त्यति बेला एक्कासी एकजना केटा साथी मेरो अगाडि पर्यो उसले मलाई धेरै पहिलेदेखि देखेको रहेछ तर म चाहिँ पहिलोपटक उसलाई देखेको थिएँ उसले मलाई हेरिरहन्थ्यो मैले पनि उसलाई हेरिरहन्थेँ साँच्चीकै हो दादा उसले मलाई हेरिरहन्थ्यो ऊ मेरो भाउजूको असल साथी रहेछ पछि मात्रै मलाई थाहा भयो उसले भाउजूसँग मेरो पहिलेदेखि नै मोबाइल नम्बर मागेको रहेछ मेरो बारेमा सोध्ने गर्दो रहेछ अनेक कुराहरू गर्दो रहेछ भाउजूले मलाई भन्नुहुन्थ्यो नम्बर मागेको पाँच छ महिनापछि भाउजूले मेरो नम्बर दिनुभएछ दादा उसलाई उसको नाम आशिष हो हो उही आशिष उही आशिषको बारेमा लेख्दैछु दादा उसको नाम आशिष कार्की थियो मान्छे हेर्दा राम्रो नै थियो दादा एक दिन उसले मलाई फोन गर्यो सुरु सुरुमा त म उसँग राम्रोसँग पनि बोल्ने थिइनँ झर्किन्थेँ बोल्न पनि डर लाग्थ्यो के बोलौँ के बोलौँ हुन्थ्यो बोल्नै सक्दैन थिएँ तर बिस्तारै बिस्तारै खै कसरी बानी पार्दै गएँ खै कसरी बानी पर्दै गयो उसँग मेरो माया बढ्दै बढ्दै जान थाल्यो बिस्तारै फोनमा कुराकानी हुन थाल्यो उसले पनि मेरो औधी ख्याल गर्थ्यो मैले पनि औधी ख्याल गर्थेँ हो दादा म भन्थेँ माया गर्दिनँ भनेर तर माया गर्छु भनेर हुँदो रहेनछ माया त आफै बस्दो रहेछ समयको खेल सँगसँगै उमेरको खेल सँगसँगै उसँग मेरो माया बस्यो जिन्दगीमा यात्रा गर्दा गर्दै कति छिटो हामी त छुट्नै नसकिने भएछौँ एकअर्को बिना बाँच्नै नसक्ने भएछौँ एकदमै माया गाडा हुँदै गयो उसले पनि मलाई औधी माया गर्थ्यो मैले पनि उसलाई औधी माया गर्थेँ थियो दादा यसै गरी दिनहरू बित्दै थिए हाम्रो आज सम्झिँदैछु उसँग बिताएका मिठा पलहरू उसँग गरेका बाचाहरू छोरी मान्छे भएपछि सधैँ जन्मघरमा बसेर कहाँ हुँदो रहेछ र दादा नपुग्दो रहेछ नि दादा आज म मेरो त्यो वास्तविक कथा दिल खोलेर भन्दैछु ती यादहरू दिल खोलेर तपाईँलाई सुनाउन लगाउँदैछु दादा विक्रमसम्म दुई हजार सत्तरी साल मङ्सिर महिनाको कुरा हो मलाई घरमा माग्न भने आएका रहेछन् म चाहिँ स्कुल गएकी थिएँ बेलुका घरमा आउँदा धेरै मान्छेहरू देखेँ म थाहा पाएँ मलाई माग्न आएको भनेर तर म उसँग विवाह गर्ने मन्जुरी भएन यसै गरी दिन प्रतिदिन माग्न भनी आउन थाले जति बेला पनि म नमान्दा नमान्दा शङ्का उठ्यो अनि म नचाहँदा नचाहँदै पनि पराईसँग गाँसिन बाध्य भएँ हो दादा साँच्चीकै हो पराईसँग गाँसिन बाध्य भएँ दादा त्यसपछि मेरो जिन्दगीमा अँध्यारो छाउन थाल्यो उज्यालो भने कहिले भएन सधैँ रोएर दिन बित्न थाल्यो अनि त मेरो जिन्दगी नै सागर बन्यो आँसु आँसुले पढाइसँग गाँसिनुको कारण अर्को पनि थियो दादा मेरो मामुले म सानी छँदा भन्नुभएको थियो कि मेरी छोरीको विवाह गाउँका मान्छेहरूलाई भोज खुवाएर अनि बाजा बजाएर गरिदिने हो मामुले यस्तै भन्नुहुन्थ्यो यस्तै कुराकानी गर्नुहुन्थ्यो ती कुराकानी गर्ने मेरी मामु नहुँदा म उहाँको सपनालाई टोड्न पनि सकिनँ अनि बाबा र दाईहरूको इज्जतले गर्दा पनि म विवाह गर्न बाध्य भएँ उता आफ्नो मायालु छुट्टिँदा धेरै पिर लागेको थियो कति धेरै दिनहरू रोएँ कति धेरै दिनहरू नखाई नानी दाई बिताएँ हो दादा नानी दाई बिताएँ कहाँनिर कसको गल्ती भयो कसको कमजोरी भयो थाहा छैन दादा जिन्दगीले किन यसरी चोड दिन्छ जीवनमा चाहेको पाइँदैन नचाहेको अँगाल्नु पर्ने यो कस्तो सम्झौता हो यो कस्तो जिन्दगी हो यो कस्तो जिन्दगीको परिभाषा हो हो दादा त्यस पछाडिका जीवनहरू मेरो लागि अन्धकार हुन थाले मसँग हुनुपर्ने कुराहरू केही थिएन मसँग लिनुपर्ने कुराहरू केही थिएन साँच्चीकै हो दादा यसै गरी दिनचारीहरू बित्दै गए कहाँनिर कसको के गल्ती भयो थाहा छैन दादा यो सम्बन्धमा क्यों हमरो 想爱你。 tiempo. आधा दिन चारहरू रोएरै बित्दै थिए आँसुमा बित्दै थिए के के सोचेकी थिएँ के के भयो आज यसै गरी उसैको यादमा उसैको मायामा टर्पिँदै थिएँ आशिषको माया आउँदै लाग्थ्यो मबाट टाढा भए पनि उनकै याद हर पल हर क्षण आउने गर्थ्यो उता आफ्नो मायालाई छुट्दा धेरै पिर लागेको थियो दादा साँच्चीकै हो उसको यादमा पागल भएकी थिएँ म त पागल भएकी थिएँ दादा सुन्दैछु अहिले नेपालमा छैन रे ऊ भन्छ विवाह गरे पनि केही छैन म तँलाई एक न एक दिन आफ्नै बनाउनेछु भनी सान्त्वना दिन्छ दादा तर के गर्ने म मेरी मामुको बाचालाई टोड्न पनि सक्दिनँ र उसलाई छोड्न पनि सक्दिनँ मलाई जीवनसाथीले खुसी भएको देख्न चाहन्छ र खुसी बनाउने कोसिस गर्छ तर म उसँग बसेर खुसी हुन सक्दिनँ आशिष तिम्री हुन सक्दिनँ जस्तो लाग्छ यो जुनैमा साँच्चीकै हो के के सोचेकी थिएँ के के सोचेकी थिएँ आज के के भयो आशिष मैले तिमीलाई जाने जाने धोका दिएको होइन तिमीले भन्दा बढी माया गर्छु आशिष तर के गरौँ कसैको बन्धनमा बाँधिनु परेको छ कसैको भनाइमा चल्नु परेको छ फु आशिष दुखी कति पनि नहौ है जिन्दगी हो यस्तै हो फुलै फुलको थुङ्गा कहाँ हुन्छ र फु आशिष फुलै फुलको थुङ्गा कहाँ हुन्छ र